अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लुडब्लुडब्लु dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभाको उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरूमा मौन अवधि सुरु भएको छ पर्सि आठ गते चितवनको क्षेत्र नम्बर चार काठमाडौँ दुई बर्दिया एक र कैलालीको निर्वाचन क्षेत्र नम्बर छमा उपनिर्वाचन हुँदैछ गैरातीदेखि नै मौन अवधि सुरु भएपछि ती निर्वाचन क्षेत्रहरूमा राजनीतिक दल तथा उम्मेद्वारहरूले प्रचार प्रसार गर्न पाउँदैनन् चुनाव प्रचार प्रसार गरेको पाइए कार्यवाही गरिने निर्वाचन आयोगले जनाएको छ संवैधानिक राजनीतिक सम्वाद समितिको बैठक बसिरहेको छ अहिले बसिरहेको बैठकमा न्याय प्रणालीका विषयमा देखिएको दलहरूबीचको मतभेदको विषयमा छलफल भइरहेको समितिका एक सदस्यले जानकारी दिनुभएको छ दलहरूबीच प्रधान न्यायाधीशको नियुक्ति संवैधानिक अदालत गठन लगायतको विषयमा कुरा मिल्न सकेको छैन यही विषयमा टुङ्गो लगाउने प्रयास आजको बैठकमा गरिने पनि बताइएको छ गुल्मीको विकट अग्लुङ गाविस आठको नेपानेमा गैराती पहिरोले घर बगाउँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ त्यही घरका अरू दुईजना बेपत्ता भएका छन् मृत्यु हुनेमा घरमुली भविलाल कुँवर श्रीमती सेती कुँवर बुहारी सीता नाति चेतमान नातिनी बिन्दु भीमी र विपनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभएको छ छिमेकी एवं राप्रपा गुल्मीका अध्यक्ष भरत बहादुर चन्दका अनुसार त्यही घरका अरू दुईजना पनि बेपत्ता भएका छन् घटनास्थल विकट गाविसमा रहेकाले इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट बिहानै टोली हिँडे पनि अहिलेसम्म अहिलेसम्म घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ सदरमुकाम तम्घासबाट विकटमा पर्ने गाविसमा हिजोदेखि नै वर्षा भएको थियो त्यसै गरी उत्तरी प्युठानमा पनि बाढीसहित आएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता र एकजना घाइते भएका छन् थुङ गाविसको वडा नम्बर आठमा गैरातीदेखि आएको पहिरोमा परेर एक्काइस वर्षीय आयुषा गिरी उनका छ महिनाका छोरा आशिष गिरी चौन्न वर्षीय देवा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख दीपक रेग्मीले बताउनु भएको छ भने बेपत्ता एकजनाको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीले जनाएको छ घटनास्थलतर्फ राहत सामग्री लिएर अहिले जान लागेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कामुङले जानकारी दिनुभएको छ प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य परीक्षण गराउनु भएको छ अमेरिकाको न्युयोर्क स्थित memorial Sloan Kettering cancer center पुगेर प्रधानमन्त्री कोइरालाले हिजो नै स्वास्थ्य परीक्षण गराए पनि परीक्षणको विस्तृत विवरण भने आज आउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ स्वास्थ्य परीक्षणको विस्तृत विवरण आएपछि मात्रै प्रधानमन्त्रीको फोक्सोमा देखिएको दाग बारेको रोग पत्ता लाग्ने बताइएको छ सात वर्ष अघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराउनु भएका कोइराला हरेक वर्ष स्वास्थ्य चेक जाँचका लागि अमेरिका जाने गर्नुभएको छ इराकी सेनाले देशको ठूलो तेल प्रशोधन केन्द्रलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन कार्यवाहीलाई तीव्र पारेको जनाएको छ विद्रोही समूह आइएसआइएसले कब्जा गरेको तेल प्रशोधन केन्द्रमा सैन्य कार्यवाहीलाई तीव्र पारिएको सेनाका प्रवक्तालाई उद्धित गर्दै बीबीसीले जनाएको छ अहिलेसम्म चालिसजना विद्रोही मारिसकेको र प्रशोधन केन्द्रको धेरै क्षेत्र सेनाको नियन्त्रणमा आएको समाचारमा उल्लेख गरिएको छ अमेरिकाका राष्ट्रपति बराक ओबामाले विद्रोही विरूद्ध हवाई कार्यवाहीका लागि इराकी सरकारसँग आग्रह गरे लगत्तै सैन्य कार्यवाही तीव्र पारिएको हो प्रधानमन्त्री नुरियाल मलिकीको पार्टीका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले आफूलाई एक्लो पारेको आरोप पनि लगाउनु भएको छ र विश्वकप फुटबल अन्तर्गत आज पनि तीनवटा खेल हुने भएका छन् ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आज समूह डीको इटली र कोष्टारिका राति पाउने दस बजे भिड्ने भएका छन् पहिलो खेलमा विजयी भएका दुवै टिमको आजको खेलमा विजयी हुँदै अन्तिम सोह्रभित्र पर्ने प्रयास हुनेछ इटलीले इङ्ल्यान्डलाई र कोष्टारिकाले उरुग्वेलाई पराजित गरेका थिए प्रतियोगितामा कोष्टारिका इटली उरुग्वेको समान तीन तीन अङ्क रहेको छ यसै गरी राति पाउने एक बजे हुने अर्को खेलमा स्विजरल्यान्ड र फ्रान्स भिड्नेछन् समूह ईमा e रहेका यी दुवै टिमले पहिलो खेल जितेकाले आज पनि विजयी हुनासाथ सोह्रमा स्थान स्थान पक्का हुनेछ सोही समूहबाट सोही समूहमा रहेका इक्वेडर र होन्डुरास बिहान पाउने चार बजे आम्ने सामने हुनेछन् यी दुवै टिमले पहिलो खेल गुमाएकाले आज जित्नै पर्ने दबाव रहेको छ हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर